पैंतालिस विद्यादेवी भण्डारीले दुई सय उनाचालिस किरण गुरूङले दुई सय पन्ध्र प्रदीप नेपालले दुई सय आठ धर्मनाथ प्रसाद शाहले एक सय उनान्से मत ल्याउनु भएको छ यस्तै नेपाल प्यानलका उपाध्यक्षका उम्मेद्वार अष्टलक्ष्मी साकेले एक सय पञ्चानब्बे भीम रावलले एक सय त्रियासी राजेन्द्र पाण्डेले एक सय उना ब्राज ग्यावालीले एक सय सतहत्तर र लालबाबु पण्डितले एक सय चौरात्तर मत प्राप्त गर्नु भएको छ यसै गरी महासचिवमा पनि ओली प्यानलकै ईश्वर पोखरेलले अग्रता लिनु भएको छ पोखरेलको दुई सय उन्नाइस र नेपाल पक्षका महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डेको एक सय एकानब्बे मत छ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको साबिकको क्षेत्रफलमा कम्तीमा नौ सय वर्ग किलोमिटर घटेको आशंका गरेको छ भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा मोर्चाले परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै नेपाल भारत सीमा सर्वेक्षण सम्बन्धी स्ट्रिप म्याप हालको नयाँ नक्सा मा नेपाली भूभाग भारततिर पारिएको आशंका व्यक्त गर्नुका साथै सिमानामा कतिपय नेपालीका हातमा जमिन बिनाका लाल पूर्जा मात्र बाँकी रहेको बताइएको छ परराष्ट्र मन्त्री महेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाउने क्रममा मोर्चाका अध्यक्ष फणेन्द्र नेपालले नेपालको मौजुदा एक लाख सत्तालिस हजार एक सय एकासी वर्ग किलोमिटर क्षेत्रफल स्ट्रिप म्यापमा कायम नभएको दावी गर्नुभयो मोर्चाका अध्यक्ष नेपालले स्ट्रिप म्याप शत प्रतिशत काम सम्पन्न नभइकन सरकारले हस्ताक्षर गर्न नहुने र उक्त म्यापको अध्ययनका लागि सीमावेद इतिहासविद र प्राविधिक र सीमा अध्ययता सहितको समिति गठन गर्नुपर्ने सुझाव दिनुभयो ज्ञापन पत्र बुझ्दै मन्त्री पाण्डेले आफू नेपालको एक इन्च क्षेत्रफल पनि तलमाथि हुन नदिने र अपूर्ण नक्सामा हस्ताक्षर नगर्ने विश्वास दिलाउनु भयो आउँदो आर्थिक वर्षका लागि कृषिमा छुट्याइएको बजेट कार्यान्वयनमा भएको कार्यान्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने विज्ञले बताएका छन् बजेटमा उल्लेख कार्यक्रमबाट लाभ लिन किसान आफै पनि जागरूक हुनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नार्का वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो सरकारले युवालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सहित कृषि क्षेत्रमा तेइस अर्ब अठाइस करोड रुपियाँ विनियोजन गरेको छ बजेटमा भएको व्यवस्था अनुसार कृषि वार्षिक कर्जामा छ भन्दा बढी ब्याज तिर्नु पर्ने छैन आइतबार अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको बजेटमा कृषि व्यवसाय गर्न वाणिज्य बैंकले लिने ब्याज छ प्रतिशत नाग्न नदिने र त्यसमा चार प्रतिशत सरकारले अनुदान दिने व्यवस्था गरिएको छ यस्तै पचास प्रतिशत दिँदै आएको कृषि बिमा अनुदानलाई पचहत्तर प्रतिशत पुर्याइएको छ हात्ती tractor power tiller feeder machine लगायतका कृषि उपकरण खरिदमा एक प्रतिशत मात्र भन्सार शुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ आउँदो आर्थिक वर्षमा दुई लाख पचपन्न हजार मेट्रिक टन रासायनिक मल अनुदानमा दिने व्यवस्था पनि बजेटले गरेको छ रासायनिक मलमा मात्र पाँच अर्ब अडचालिस करोड रुपियाँ अनुदान दिने बजेटमा उल्लेख छ मासुजन्य उत्पादनको लागि अनुदान दिन एक अर्ब विनियोजन गरिएको छ भने गाई भैँसी पाल्ने र मासुजन्य पशुपालन गर्ने व्यवसायीले आयात गर्ने प्रविधिलाई भन्सार छुटको व्यवस्था ल्याइएको छ किसानले आयात गर्ने मिल्किङ मेसिनमा पचास प्रतिशत छुट र चिया उद्योगीले ल्याउने ढुवानीको साधनमा पचास प्रतिशत भन्सार छुटको व्यवस्था गरिएको छ त्यसै गरी आउँदो आर्थिक वर्षमा सात हजार मेट्रिक टन उन्नत बिउ किसानलाई उपलब्ध गराउन तेह्र करोड रुपियाँ बजेटमा व्यवस्था गरिएको छ कृषि अनुसन्धानका लागि एक अर्ब अठहत्तर करोड रुपियाँ छुट्याइएको छ यसबाट कृषिको आधुनिकीकरण बजारीकरणसँगै अनुसन्धानमा पनि महत्वपूर्ण सहयोग पुग्ने नारका वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो अपाङ्गता भएका महिलाहरूको साझा मुद्दाबारे छलफल गर्ने उद्देश्यले अपाङ्गता भएका महिलाहरूको प्रथम दक्षिण एसियाली सम्मेलन आज सुरु हुँदैछ एबिलिस फाउन्डेसन फिनल्याण्डको सहयोगमा हुन लागेको सम्मेलनमा नेपाल भारत श्रीलङ्का पाकिस्तान र बंगलादेशका जना सहभागी हुने राष्ट्रिय अपाङ्ग महासंघका महासचिव टिका दाहालले जानकारी दिनुभयो सम्मेलनले दक्षिण एसियामा रहेका अपाङ्गता भएका महिलाहरूको क्षमता बढाउन र अपाङ्गतालाई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यले दिग रूपमा काम गर्ने सञ्जाल गठन गर्ने दाहालले बताउनुभयो दक्षिण एसियाली क्षेत्रमा रहेका अपाङ्गता भएका महिलाहरूका समस्या र चुनौती उस्तै खालका भएकाले साझा रूपमा काम गर्ने उद्देश्यले सम्मेलन गर्न लागि हो दक्षिण एसियामा अपाङ्गता भएका महिलाहरूले हिंसा विकासमा समावेशीकरणको अभाव मानवाधिकार हनन प्रजनन स्वास्थ्य अधिकार उपभोगबाट वञ्चित भौतिक संरचना अपाङ्ग मैत्री नहुन नहुन अपाङ्गतालाई विकाससँग जोडेर नीति तथा कार्यक्रम नल्याउनु जस्ता मुख्य समस्या झेल्दै आएकाले यी विषयमा सम्मेलनमा छलफल गरिने दाहालले बताउनुभयो मोरङको बेलाबारीमा हिजो साँझ ट्रिपरको टक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबारी चारमाको एक अठाइस पन्चानब्बे नम्बरको ट्रिपरको ट्रिपरले को नौ पैँतालिस उनपचास नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ट्रिपरको टक्करबाट मोटरसाइकल चालक मोरङ रैचाका पैँतिस वर्षका सन्तोष बास्तोला र पछाडि बसेका र इन्द्रपुर आठका अडतिस वर्षका देवीप्रसाद वाग्लेको ज्यान गएको प्रहरीले जनाएको छ ट्रिपर चालक मंगलबारे दिनका अतिबुल्ल मस्जिदलाई प्रहरीले पक्राउ गरेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सरकारले आगामी वर्षको लागि सार्वजनिक गरेको बजेट तपाईँलाई कस्तो लाग्यो यी कनिका छरे जस्तो बे पुरानैलाई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 आफ्नो घर घरबाहेक आश्रयस्थल बंकर वा अरू कुनै ठाउँ सुरक्षित नभएको बताउनु भयो उहाँले गाजावासीहरू आफ्नो घरबाट बाहिर निस्के भने उनीहरू सडकमै मारिने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ इजरायली सेनाले आइतबार बेत लाहिया शहरमा पर्चा वितरण गर्दै त्यहाँका नागरिकलाई सुरक्षित आश्रयस्थलको खोजी गर्न आग्रह गरेको थियो खेल समाचार जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको छ आज बिहान सकेको फाइनलमा अर्जेन्टिनालाई एक शून्यले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकप उपाधि रक्षा गरेको हो जर्मनीलाई विश्वकप उपाधि जिताउन खेलको एकमात्र निर्णायक गोल मारियो गोड्सले गरे उनले अतिरिक्त समयको खेल सकिन सात मिनट बाँकी छँदा गोल गरेर जर्मनीलाई चौथो पटक फुटबलको विश्व च्याम्पियन बनाए निर्धारित नब्बे मिनट गोलरहित बराबरीमा सकेपछि अतिरिक्त समयमा पुगेको खेल खेलको अठासी मिनटमा स्ट्राइकर क्लोजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका गोडजेले गोल गर्दै उपाधि जिताए आन्द्रे सलेको पास छातीले रोक्दै गोड्जेले प्रहार गरेको बल सट भलि सटमा अर्जेन्टिनी किपर बेट भएर जर्मनीले उपाधि जित्यो जितेसँगै जर्मनीले एकीकरणपछि पहिलोपटक विश्वकप जितेको छ अमेरिकी महादेशमा विश्वकप जित्ने जर्मनी पहिलो युरोपेली देश हो सन् उन्नाइस सय नब्बेको विश्वकपको फाइनलमा पनि अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनीले त्यसअघि उन्नाइस सय चौवन्न र उन्नाइस सय चौहत्तरमा विश्वकपको उपाधि जितेको थियो जितेसँगै जर्मनीले विश्वकप विजेतामा इटली बराबर चारपटक आफ्नो नाम लेखाएको छ लियोनेल मेसीको कप्तानी खेलमा अर्जेन्टिनाले पाएका केही मौका सदुपयोग गर्न सकेन कप्तान लियोनेल मेसी गोन्जालो हिगोइन र पालासियोले गोल गर्ने सुन्दर मौका चुकाएका थिए अत्यन्त प्रतिस्पर्धात्मक खेलमा जर्मनीले पाँच पटक टार्गेटमा बल प्रहार गर्दा एक गोल गर्यो भने अर्जेन्टिनाले प्राप्त अवसर सदुपयोग गर्न सकेन उसका प्रहार अफ टार्गेट भए नौ पटक उसले मौका पाए पनि अफ टार्गेट भए हिगोइन र पालासियोले वान भर्सेस वानमा पनि गोल गर्न सकेनन् जर्मनीले यो विश्वकपमा जम्मा अठार गोल गर्यो सन् दुई हजार दुईको विश्वकपमा ब्राजिलले पनि अठार गोल गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको मतगणना पुनः शुरू हुँदै ओली प्यानलका जना पदाधिकारीलाई अग्रता कृषिमा छुट्याएको बजेट कार्यान्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने विज्ञको दावी युवालाई प्रोत्साहन सहित कृषि क्षेत्रमा तेइस अर्ब अठाइस करोड रुपियाँ विनियोजन इजरायली सेनाले गाजामा गरेको आक्रमणमा मर्नेको संख्या एक पुग्यो इजरायलीको आक्रमणबाट लुक्ने ठाउँ कतै नभएको प्यालेस्टाइनी कुटनीतिज्ञको भनाई र विश्वकप फुटबलको पाधि जर्मनीलाई फाइनलमा अर्जेन्टिना एक शून्यले पराजित अवस्थ बिहान दस बजे अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर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 ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ द नेक्स्ट